अब बिदा हुने बेला पनि भइसकेको छ बिदा हुनु पूर्व म यस कार्यक्रमको आयोजना गर्नुहुने नेपाल महिला सङ्घ बमगास गाउँ कार्य समितिकी सभापति अमृता कुमारका केही भनाइहरू राख्न चाहन्छु उपस्थितिले पनि हामी सबैलाई महसुस भइसकेको छ र हामीहरू देशलाई निरन्तरता दिने क्रममा हामीहरू सम्पूर्ण ठाउँबाट आफ्नो ठाउँबाट हामीहरूले आफ्नो ठाउँबाट शब्द पहल गर्नेछौँ भन्दै आज हामीहरूलाई यो दिनले सदा सधैँभरि हामीहरूलाई स्मरण श्रोता हामी यहाँबाट बोल्नका लागि भन्दा पनि नेपाल महिला सङ्घ तमदास गाउँकारी समितिले राखेको यो गीतको रौनकता पस्किनका लागि प्रत्यक्ष यस गीत स्थलमा उपस्थित भएका हौँ यसर्थ यी केही गीतहरू सुनाउँदै म यहाँबाट बिदा चाहन्छु धन्यवाद त्यस्तै तम्गासमै यस हप्ता अमर कल्याणकारी महिला विकास बहुउद्देश्य सहकारी संस्था तम्गासले पनि आफ्नो निर्माणधीन भवनको सहयोग जुटाउनका लागि तिजगीत कार्यक्रमको आयोजना गरेको थियो त्यहाँ पनि नारी वेदना भन्दा बढी उनै तिजगीत भनिने एल्बममा निकालिएका दोरी गीतमै नाचगानहरू भइरहेका थिए तर कार्यक्रमको मध्याहतिर नेकपा एमालेकी नेत्री दिलशोभा पुनको गीतमा भने मौलिकता र राष्ट्रिय चिन्तन थियो सुनौ रातो दुरी झुलठीमा बाटा लडाउ दिदी बहिनी हो झुलठीमा बाटा Mani, Mani. यो गीत सुन्दै वरिपरि निहाल्दा केही महिला साधारण वेशभूषामा थिए भने कोही महँगा महँगा गहना कपडा प्रदर्शन गरिरहेका थिए जहाँ समुदायगत दृष्टिले गरी पछाडि परेका भनिने दलित समुदायका महिलाहरू पनि गलामा सुनको हार हातमा सुनको चुरा र महँगा मंगा साडीमा सजिएर झुम्दै थिए भित्र त्यो दृश्य निहाल्दै त्यस बाल मन्दिर प्राङ्गणबाट बाहिरिँदै गर्दा गेटमा एक ब्राह्मण परिवार सडक छेउमा मकै पोलेर बिहान बेलुकाको गुजारा चलाउँदै गरेको देखे टक्क उभिए सोचमग्न भए पछाडि परेको दलित समुदायकै महिलाहरूको समेत त्यो तडक भडक तर जन्मजात धनी पुँजीपति भनिने गरिएका त्यो ब्राह्मण परिवार भने त्यसरी सडक छेउमा गरिबीको बिस्कुन सुकाउँदै गरेको दृश्यले मेरो मन छोयो अनि मनमनै भने के अब जातिगत रूपमा गरिबीको आकलन गर्न सकिएला त जबकि गरिब पछाडि परेको भनिएको समुदाय दलित महिलाहरू समेत तीज गीतमा झण्डै पचास हजारदेखि एक लाख रुपियाँसम्म चमकका गहना कपडा लगाएर झुम्दै थिए भने कतै दिनभरि सडक छेउमा सय डेढ सय रुपियाँ कमाउनका लागि त्यो ब्राह्मण परिवार मकै पोल्दै गरेका थिए त्यही दृश्य शब्दमा व्यक्त गर्नका लागि त्यति बेलै मैले ती ब्राह्मण परिवारसँग छोटो कुराकानी गरेको थिएँ सुनौ श्रोता म यति बेला भव्य रूपमा सम्पन्न हुन गइरहेको बाल बालमन्दिर स्थित तिजगीत प्रतियोगिताको बालमन्दिरको गेटमा छु र यहाँनिर तमाम महिलाहरू अनेक गहना कपडामा सजिएर बसेर धुमधाम नाच्न गाउनका लागि अछाड मछाड गरिरहनु भएको छ भने यसै गेट बाहिर एउटा गरिब ब्राह्मण परिवार श्रीमान श्रीमती उनकी छोरी मकै पोलेर जीविका गर्दैछन् र म यी परिवारसँग यो जुन मानिसहरूमा बढ्दै गएको पहिरन गहन कपडा प्रदर्शनको विषयमा यहाँहरूको राय के छ यहाँहरूको जीविका कसरी चलिरहेको छ यस विषयमा म यहाँहरूसँग कुराकानी गर्न गइरहेको छु नमस्कार तपाईँको नाम चाहिँ के पर्यो राधाकृष्ण पन्थी घर चाहिँ कहाँ हो नि राधाकृष्ण पन्थीजी तपाईँ सधैँ यी भाइ बहिनीहरू सहित लिएर सधैँ मकै पोलेर बस्नु भएको छ कसरी चलेको छ जीविका होइन जीविका ठिकै छ मैले आफ्नो बुझेर गरेको छु सर है अब यहाँ बाल मन्दिरमा अब बसिया छु अनि कोठा भाडा पनि लाग्दैन त्यसको लागि पनि चाहिँ एउटा सहयोग जस्तो भयो अनि यो बाहिर पनि यता सानोतिनो व्यापार गरेर चाहिँ गुजारा मैले चलाएको छु छोराछोरीको क्षण र कसरी पढाउनु भएको छ छोराछोरी त अब दुईटी छोरी हुने एउटी छोरीको बिहा गर्दै अर्को एउटा छोरो र एउटी छोरी छ ठिकै छ निर्वाह स्थल र भइगई छ बाल मन्दिरमा बस्नु भएको छ घर सम्पत्ति जग्गा कति छ छ अलिकति छ धेरै त छैन अलिकति छ आमाको शुभ नाम चाहिँ के पर्यो नि हरिकलापन्थी हरिकलापन्थी सधैँ यहाँ यो बाल मन्दिरको अगाडि गेटमा मकै पोलेर कसरी चलेको छ हजुर ठिकै ठिकै चलेको छ भनौँ कति वर्षदेखि यो मकै पोल्दै जीविका गर्नुभएको छ मकै पोल्न लागेको त साल दुई वर्ष हुन्ला है अरू हामीले पढिएन र हाम्रो आज जिन्दगी आज यस्तै बर्बादी भयो छोराछोरीको पनि अब आउने दिन यस्तो नहोस् भनेर छोराछोरी पढाउनको निम्ति यहाँ आएर कष्ट गरिरहेछु बस्न त ठिकै ठिकै भएछ हामीले ज्यान पालिरहेछौँ छोराछोरी पढाउनकै लागि मकै बोल्दै हुनुहुन्छ हजुर यिनीको यिनीको भविष्यको लागि मकै बोल्दैछु तिज दसैँ आउँछन् होइन प्रशस्त सम्पत्ति हुनेहरूले राम्रा राम्रा गहना कपडा लगाएर सिँगारिएर नाच्छन् हिँड्छन् अनि तपाईँलाई त्यस्तो अवस्थामा के लाग्छ मलाई त केही लाग्दैन मलाई राम्रो अब त केही लाग्दैन छोराछोरीको भविष्य राम्रो सुधार्यो भने मलाई त्यही भविष्य त्यही राम्रो लाग्छ तपाईँको छोरीसँग म कुरा गर्दैछु अनि तिम्रो नाम के हो बसा मेरो नाम यसोदा पन्थी यसोदा पन्थी तिमी यसपालि एसएलसीमा के भयो अहिले बिग्रियो बिग्रियो कतिसम्म पढ्ने विचार गरेकी छौ मैले पढ्दै जाम गरेँ कतिसम्म हुन्छ जो पढ्ने इच्छा छ तिमीलाई आर्थिक अभाव छ भन्ने सुनेको थिएँ जागिर सानसानो पाए त पढ्न सक्थ्यो होला नि है सक्थे के गर्दैछौ अहिले पार्ट टाइममा अहिले त यस्तै अलिअलि स्कुल गइरहेको छु जस्तो अहिले तिज गीत भइरहेछ राम्रा राम्रा कपडा लगाएका छन् प्रशस्त सुन लगाएर हिँडेका छन् नाच्नु लगाइरहेछन् तिम्रो मन रमाउँछ कि रमाउँदैन कस्तो लाग्छ तिमीलाई यो सबै लगाउँदा त राम्रो देखिन्छ तर मेरो विचारमा खासै राम्रो लाग्दैन किनकि मान्छेमा आफूमा भए पनि नभए पनि बाहिर देखाएर नराम्रो लाग्छ आफ्नो जस्तो आर्थिक अवस्था छ त्यसैमा सन्तोष रहनुपर्छ अनि पढाइ कहाँसम्म पढ्ने विचार गरेको छु मैले इलेभेन टुवेल्भ कट हो नि त्यसपछि अनि त्योसम्म पढ्नको लागि तिमीलाई त आर्थिक त एकदम कठिनाइ पर्या होला नि आर्थिक त कठिनाइ छ भन्नुपर्दा हुन्छ तिमी कहिले मैले देख्छु तिमी प्राय गरेर तिमी मकै बोलेर बस्छौ सडकमा केही सरम जस्तो केही गर्नुहुने कस्तो लाग्छ तिमीलाई लाज त पहिले लाग्थ्यो अचल त बानी पऱ्यो दुःख गरेर पढ्ने विचार गरेकी छ हजुर हुन्छ बुवा आमाले त्यसरी पढाउन खोज्नु भयो श्रोता कसैको अवस्था यस्तो छ सडकमा मकै पोलेर बिहान बेलुकाको गुजारा गरिरहेका छन् र पढ्नका लागि यति कोसिस गरिरहेका छन् भने कसैलाई विशेष गरेर तिज दसैँ चाडपर्वहरूमा यसरी यो समाजको एउटा वर्ग यस्तो छ भने अर्को वर्ग चाहिँ गहना कपडा प्रदर्शनलाई जोड दिइरहेका छन् यो संस्कृति बढ्दै गइरह्यो भने भोलिको नेपाली समाज कस्तो होला यो हाम्रो मौलिक संस्कृति कतातिर जाला यो चिन्ताको विषय बनेको छ यसर्थ यस्ता तिज दसैँ चाडपर्वहरूमा भड्काव नगरौँ आफूभन्दा पछाडिको वर्ग र समुदायलाई हेरौँ भन्ने आग्रह गर्नका लागि म यो बाल मन्दिर प्राङ्गणमा दुई बेग्ला बेग्लै दृश्यको विश्लेषण गर्न म यहाँ उपस्थित भएको हुँ र यही अनुसारको मनन सबै वर्ग र तहले गर्नुहोस् भन्ने विशेष आग्रह समेत गर्न चाहन्छु धन्यवाद खान्छन् मिठा र मसिना मिठा र मसिना गरिबलाई रात दिन पसिना हामीलाई त सधैँ नै छोरी बोलाइरा त दिन पसिना हामीलाई त सधैँ रिनै रिन आपत विपद के सुनाउ हजुर आएनन् गरिबका दिन आपत विपद के सुनाउ हजुर श्रोता आजको ओजेलका खबर तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र समाजका अनियमितता भ्रष्टाचार विकृति विसङ्गतिको सूचना समेत दिन आग्रह गर्दछौ त्यसका लागि रेडियो रेसुङ्गा एक सय छ दशमलव दुई मेगा हर्च तमगास गुल्मीमा पत्रचार गर्न सक्नुहुनेछ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य उनासी पाँच बिस नौ नौ चारमा पनि सम्पर्क गर्न सक्नुहुनेछ अवस्था सम्पादन सहयोगी एम खत्रीलाई विशेष धन्यवाद दिँदै म तपाईँको आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते